हेलो हेलो सन्चै हुनुहुन्छ सन्चै हुनुहुन्छ स्वदेशमा हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ एसएमएस गर्नुहुन्छ कि फोन गर्नुहुन्छ स्काइप खोल्नुहुन्छ कि भाइबरमा बोल्नुहुन्छ तपाईँ जहाँ हुनुभए पनि आउन सक्नुहुन्छ हाम्रो सम्पर्कमा कार्यक्रम सन्चै हुनुहुन्छ प्रत्येक दिन बिहान नौ बजेदेखि दस बजेसम्म नमस्ते नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम सन्चय हुनुहुन्छमा तपाईँ सुन्दै हुनुहुन्छ मकवानपुरको एकमात्र चौबिसै घन्टा प्रसारण हुने कमेडी रेडियो स्टेसन रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट एनपी र हाम्रो पात्र लगायतका विभिन्न लोकप्रिय मोबाइल एप्लिकेसनहरूबाट संसारभर हाम्रो आवाजलाई कार्यक्रम हो सञ्चय हुनुहुन्छ र सन्चय हुनुहुन्छको साथमा सदा चाहिँ आज पनि उपस्थित छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम सन्चै हुनुहुन्छ आउने गर्छ प्रत्येक दिन बिहान नौ बजीदेखि दस बजेसम्म र यो कार्यक्रमलाई स्पोन्सर गरेको हो इन्जे कोरियन भाषा तालिम केन्द्रले जुन रहेको छ हेटौँडा चार स्कुल रोड थ्री फेज कलेक्सनको अगाडि फोन नम्बर शून्य सन्ताउन्न छ एकानब्बे सात सय सन्ताउन्न र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकतिस सात सय सोह्रमा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ विगतको परीक्षाहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल त्यसै गरी गत साल जुनसुकै इन्स्टिच्युटमा अध्ययन गरेका विद्यार्थीलाई पन्ध्र प्रतिशत छुटको व्यवस्था र सोमध्ये कोरियन भाषाको क्षमता हेरेर चारजनालाई शत प्रतिशत छुटको समेत व्यवस्था गरेको छ इन्जी कोरियन भाषा तालिम केन्द्रले इन्जी कोरियन भाषा तालिम केन्द्रका सञ्चालक यदि कुमारजी के भन्नुहुन्छ भने इपिएस परीक्षा आफैमा गाह्रो होइन कोरियन भाषा आफैमा गाह्रो होइन तर इपिएसले लिने फाइनल परीक्षामा हाम्रो विद्यार्थीहरू चाहिँ नर्भस भएर फेल हुने गर्दछन् त्यसैले पनि त्यस्ता कुराहरूलाई चिन्नको लागि परीक्षा हुनुभन्दा एक महिना पन्ध्र दिनको अवधिभित्रमा नै परीक्षा हल परिवर्तन गर्दै इन्भाइरोमेन्ट सपोर्टेड एक्जाम ओरिएन्टेड परीक्षाहरू लिने व्यवस्था समेत गरेको छ इन्जे कोरियन भाषा तालिम केन्द्रले तपाईँ पनि जान सक्नुहुन्छ इन्जे कोरियन भाषा तालिम केन्द्रमा जुन रहेको छ हेटौँडा चार स्कुल रोड थ्री पेज कलेक्सनको अगाडि यो जानकारी तपाईँलाई राखेँ र आज कार्यक्रममा हामी दुईवटा माध्यमहरू प्रयोग गरेछौँ पहिलो माध्यम हो तपाईँ हामीलाई एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर एचआरएस एउटा खाली ठाउँ एसएस क्याच र फेरि एउटा खाली ठाउँ खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर तिन चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी दोस्रो माध्यम हो फेसबुक तपाईँ विदेशमा हुनुहुन्छ भने डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ पोस्ट मैले भर्खरै गरेको जानकारी पनि तपाईँलाई गराउन चाहन्छु र यतिखेर एउटा गीत सुनौँ त्यस पछाडि म तपाईँका कमेन्टहरू लिएर आउनेछु रखना मेरे जिक्र का जुबा पे स्वाद रखना अच्छा चलता हूँ दुआओं में याद रखना मेरे जिक्र का जुबा पे स्वाद रखना दिल के संदूकों में मुझे काम रखना चिट्ठी तारों में भी मेरा तू सलाम रखना अंधेरा तेरा चन्ना मेरेया मेरेया यो निकै नै सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले कार्यक्रम सन्चै हुनुहुन्छ सुनिरहनु भएको छ तपाईँ म छु तपाईँकै मनभित्रको साथी चन्द्र र तपाईँका कमेन्ट र एसएमएसहरू आज कार्यक्रममा मैले लिने कोसिस गरिरहेको छु तपाईँ एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यस आरएस एउटा खाली ठाउँ यस र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर तिन चार चार दुई दुईमा र कमेन्ट गर्न सक्नुहुन्छ डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा गएर हाम्रो पोस्टमा र हाम्रो पोस्ट मैले गरिसकेको छु थुप्रै साथीहरूको कमेन्ट पनि आइसकेका छन् आज मैले फोन चाहिँ लिएको छैन प्राविधिक कारणवश र यतिखेर कमेन्ट पढ्दैछु म कमेन्ट गर्नुभएको छ कमेन्ट कसले गर्नुभएको छ हेरौँ कमेन्ट गर्नुभएको छ लक्ष्मी किराँती लिम्बूजीले लक्ष्मी किराँतीजी लेख्नुहुन्छ हेलो गुड मर्निङ नमस्ते भन्नुभएको छ नमस्ते म पाथिभरा मिडिया ग्रुपको साथी तापेजुङ घर भई हाल बादल पारेको देश केएसएबाट लक्ष्मी किराँती लिम्बू कार्यक्रम मार्फत आत्मीय साथीहरू सम्झिनु पर्दा सुषमा तुम तुम्बाफो तुम्बापो त्यसै गरी बबिता सुनवार एकल यात्री विवश सेम्झौ भाइ अमृत लिम्बू मोरङ्गे केटो लगायत मेरो नाम र आवाजसम्म चिरपरिचित सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ बिताउनुहोला भन्दै बिदा हुन्छु नमस्ते बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ लक्ष्मीजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ एकल यात्री विवश चेम्जङजीले एकल एकल यात्री विवश चेमजोङजी कमेन्टमा लेख्नुहुन्छ म त ठिकै छु म अहिले मलेसियाको मलाराया भन्ने ठाउँमा बस्छु मेरो नेपालको घर चाहिँ धनकुटा हो भन्नुभएको छ थ्याङ्क यू सो मच यति मात्र लेख्नु भएको छ तपाईँको कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ त्रिलोक त्रिवेणी राईजीले ह्याभ अ वन्डरफुल डे एन्ड एनी टाइम मिस यु टु अल गाइज भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै अर्को कमेन्ट गर्नुभएको छ रोमान्टिक सुभाष लिम्बोजीले हाई गुड मर्निङ मि रोमान्टिक सुभाष फ्रम मिलन इलामबाट ह्याप्पी बर्थडे निसुजी एन्ड गुड डे मनु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ बबिता सुनवारजीले लेख्नुहुन्छ हेलो एफएम युनिट के छ खबर भन्नुभएको छ एकदमै ठिक छौँ बबिता सुनवार तिनजुरे ग्रुपको मेम्बर uh, डट डट डटबाट भन्नुभएको रहेछ बिटिएमबाट भन्नुभएको छ सायद यो बिर्ता मोड होला बिर्ता मोडबाट माई फ्रेन्ड दिपेश खावस आदित्य खवास होला यो माफ गर्नु होला दिपेश खवास आदित्य गौतम सुनिल बोखिम राई त्यसै गरी झमक कार्की मनोज भुजेल लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै अर्को कमेन्ट गर्नुभएको छ सुनिल बोखिम राईजीले सुनिलजी कमेन्टमा लेख्नुहुन्छ हेलो नमस्ते सेवारो म सुनिल बोखिमराई मिडिया ग्रुपको दोस्त ओल्ने नौ पाँच थर दशमीदेखि तपाईँ लगायत एफएम परिवारको के छ खबर भन्नुभएको छ हामी एकदमै ठिक छौँ आज यस कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नुपर्दा भाइ अमृत लिम्बू मोरङ्गे केटुक प्रदेशी सन्दीप पराजुले त्यसै गरी सुजल चामलिङ राई दिपेश खवास दिप तामाङ प्रदीप चौलागाई बबिता सुनवार लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ खेमराज मोते जेठाजीले खेमराजी कमेन्टमा लेख्नुहुन्छ हेलो गुड मर्निङ दर्शन नमस्ते एन्ड सुपर सुवारो म खेमराज मोते जेठा झापा तोपगाछी सात घर भई हालदोहा कतारबाट यस कार्यक्रम मार्फत मेरो शुभकामना सन्देश राख्नुपर्दा आज जन्मदिन मनाउनुहुने मेरो दिदी मन्जु मोतेलाई जन्मदिनको धेरै धेरै धेरै शुभकामना है भन्नुभएको छ त्यसै गरी बिमारी हुने साथी मिडियाप्रेमी साथी मोरङ्गे केटालाई शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहन्छु सम्पूर्ण मित्रहरूको आजको दिन शुभ दिन बितोस् भन्दै टाटा बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी प्रज्वल बस्नेजीले कमेन्ट गर्नुभएको छ कमेन्टमा लेख्नुहुन्छ गुड मर्निङ एन्ड नमस्ते स्विट लभ इट्स मी तिनझुरे मिडिया ग्रुपको तेह्रथुमबाट प्रज्वल बस्नेत टुडे एसएमएस पूजा बस्नेत राज तामाङ एकल यात्री विवश चेमजङ मनोज भुजेल रोशन तामाङ सन्तोष तामाङ गणेश रिमाल सुनिता लकन्द्रे रिमा मगर दिनेश श्रे श्रेष्ठ रियात्मा मगर पुण्य ओझा सुस्मिता एन्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ यतिखेर हामीलाई एसएमएस गर्नुभएको छ हाई दादा के छ खबर मि पूजा गोले हटियानौबाट भन्नुभएको छ म एकदमै ठिक छु पूजाजी तपाईँलाई कस्तो छ आज अल फ्रेन्डलाई मिस यु कसैलाई बिर्सेको छैन एन्ड सर्भरलाई नि मिस यु बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को अर्को एसएमएस गर्नुभएको छ हाई दादा इट्स मी सुमित्रा भन्नुभएको छ उहाँको एसएमएस पढ्दै थिएँ पेज चाहिँ रिफ्रेस भइहाल्यो सुमित्राजीको एसएमएस पढ्दैछु लेख्नु भएको छ हाई दादा इट्स मी सुमित्रा फ्रम भैँसे सन्देश भन्नुपर्दा अल फ्रेन्ड एन्ड सर्भर होल युनिटलाई मिस गर्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ सुमित्राजी तपाईँको एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आरएस एउटा खाली ठाउँ यस यच र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर तिन चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ यतिखेर अर्को म्यासेज कमेन्ट पढ्दैछु म म्यासेज भन्दा पनि कमेन्ट गर्नुभएको छ बिना मुस्कानजीले हेलो सेवारो गुड मर्निङ शुभ प्रभात सन्चे हुनुहुन्छ इट्स मी बिना मुस्कान फ्रम दमक एफएम सुनेर बस्नुहुने सम्पूर्ण मित्रजनहरूलाई शुभ दिन भन्दै छुट्टिन्छु बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रवि श्रेष्ठजीले मिस यु अल फ्रेन्ड भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ बबिता तामाङजीले हाई हेलो गुड मर्निङ दर्शन नमस्ते इट्स मी बबिता घरान भैँसी साथबाट आजको सन्देश भन्नुपर्दा अल फेसबुक फ्रेन्ड्सलाई मिस यु एन्ड हजुर लगायत सर्वल होल युनिटलाई मिस यु अलर्ट स्पेसली पालुङको सङ्गीता विष्ट एन्ड सनोत विष्टलाई मिस गर्दैछु ओके बाबाई हेभ गुड डे भन्नुभएको छ धेरै धेरै धन्यवाद छ बबिताजी तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ प्रदीप चम्लागाईजीले हेलो दाजु गुड मर्निङ दर्शन नमस्ते के छ खबर सन्चै हुनुहुन्छ भन्नुभएको छ म एकदमै ठिक छु म पूर्वाञ्चलकै सानो पाथिभरा मिडिया ग्रुपको सदस्य प्रदीप चम्लागाई तेह्रथुम आठ राई थुक्लुङ घर भई हाल समुद्र पारेको देश मलेसियाबाट आज यस कार्यक्रम मार्फत सुप्रभात मार्फत अवबन्द गीत सुनाउनु पर्दा मेरा केही आत्मीय साथीहरू मनिष चौलागाई अमृत कुरुङबाङ सरोज चौलागाई देव बासकोटा प्रदेशी सन्दीप पराजुली तोया रोशन ढकाल सुनिल बोखिम राई पिता पिताम्बर रोका आरजे चन्द्रकला राई लगायतका थुप्रै साथीको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी बिहानीको सरगम व्यवस्थाजीले कमेन्ट गर्नुभएको छ हाई गुड मर्निङ इट्स मी सरगम बिहानी नाउ एन्ड माई सन्देश नाउ डट डट डट गर्नु भएको रहेछ एन्ड माई सन्देश डियर फ्रेन्ड्स अल आई मिस यु एनी टाइम एन्ड माई फ्यामिली मिठो माया ओके बाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ मुक्तन मुक्तान तामाङ सुजनजीले हेलो एन्ड नमस्ते म सुजन फ्रम हेटौँडा तेह्र एन्ड नाउ साउदी अरेबियामा छु भन्नुभएको छ म आज मेरो परिवार साथीहरू अनि मलाई चिन्ने सबैलाई अनि फेसबुक फ्रेन्डहरूलाई मिस यु अल भन्न चाहन्छु अनि साथमा रेडियो सर्व लाई पनि सम्झन चाहन्छु एन्ड थ्याङ्क यू भन्नुभएको छ थ्याङ्क सो मच सुजनजी तपाईँको यो कमेन्टको लागि हेटौँडा तेह्र पदम पोखरीमा रहनुभएका तपाईँका आफन्तहरूले पनि तपाईँको यो सन्देश पाइसक्नु भएको होला जस्तो लाग्छ धेरै धेरै धन्यवाद छ अर्को कमेन्ट गर्नुभएको छ आशिका राईजीले हेलो गुड मर्निङ फन गाइज ग्रुप इलामबाट आशिका हो कि भन्नुभएको छ मेरो सम्पूर्ण सा साथीहरूलाई शुभ दिन भन्दै नमस्ते बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ लभ राईजीले हेलो चन्द्रदा गुड मर्निङ सन्चै हुनुहुन्छ भन्नुभएको छ म एकदमै ठिक छु लभजी इट्स मी लभ कुशल राई फ्रम हेटौँडा बाइस हाल दोहा कतारबाट अह आज मेरो सन्देश भन्नुपर्दा अल फ्रेन्डलाई मिस यु सो मच भन्दै छुट्टिन्छु दादा ओके बाबाई हेभ अ नाइस डे भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि र आगामी दिन दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ थुप्रै साथीहरूको कमेन्टहरू अझै बाँकी छन् ती कमेन्टहरूलाई पनि म कार्यक्रममा राख्दैछु यतिखेर तपाईँको एसएमएस पढ्दैछु म एसएमएस गर्नुभएको छ हाई दादा खाना भयो त भन्नुभएको छ खाना बाँकी नै छ इट्स मी कल्पना थिङ फ्रम हेटौँडा सोह्रबाट आज मेरो एसएमएस भन्नुपर्दा म अल फ्रेन्डलाई मिस यु एन्ड सर्वल होल युनिटलाई पनि मिस यु एन्ड मिठो सम्झना भन्नुभयो होला यति मात्र आएछ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि कल्पनाजी आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ अर्को एसएमएस गर्नुभएको छ हाई दादा गुड मर्निङ सन्चै हुनुहुन्छ भन्नुभएको छ म एकदमै ठिक छु इट्स मी खोला चार भुन्दुङ टाँडीबाट सृजना ब्लोन मेरो एसएमएस भन्नुपर्दा लभली कालु मौसम ब्लोन परदेश भन्नुभएको छ योभन्दा पछाडि के लेख्नु भएको छ सायद परदेशमा हुनुहुन्छ भन्नुभयो होला यति मात्र आयो माफ गर्नुहोला जे होस् तपाईँको आफ्नो मान्छेले पनि कार्यक्रम सुनिरहनु भएको छ भने तपाईँको यो सन्देश अवश्य पनि पाइसक्नु भएको छ सृजनाजी आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्ट यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ थुप्रै साथीहरूको कमेन्ट र एसएमएसहरू छन् तपाईँ पनि एसएमएस गर्दै गर्नुहोला कमेन्ट गर्दै गर्नुहोला अहिलेको लागि पनि एउटा सुमधुर साङ्गीतिक आवाज त्यस पछाडि हामी छोटो व्यवसायिक विश्राम लिनेछौँ Let that soul, let that soul. टाइट है माइंड न करना जो थोड़ा ज्यादा बोल दो क्योंकि बंदा वेरी वेरी टाइट है उसे फोन मिला और गाली दे फोटो जला के कर दे राख साले Bye. पहिलो व्यवसायिक विश्रामपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम सन्चै हुनुहुन्छमा तपाईँ सुन्दै हुनुहुन्छ म एक मात्र चौबिसै घन्टा प्रसारण हुने कमेडी रेडियो स्टेसन रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्स डब्लुडब्लुडब्लु र हाम्रो पात्र लगायतका विभिन्न लोकप्रिय नेपाली नेपाली एप्लिकेसनहरूबाट संसारभर हाम्रो आवाजलाई तपाईँ सुनिरहनु भएको छ र तपाईँका सन्देशहरूलाई हामी कार्यक्रममा राखिरहेका छौँ आज मैले दुईवटा माध्यम मात्र प्रयोग गरेको छु एउटा फेसबुक कमेन्ट र अर्को एसएमएस एसएमएस गर्नको लागि मोबाइल तपाईँहरूको म्यासेज बक्समा गएर एचआरएस एउटा खाली ठाउँ एसएच र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर तिन चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ र कमेन्ट गर्नको लागि डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ तपाईँका पोस्टका कमेन्टहरू म कार्यक्रममा राख्नेछु र आजको हाम्रो कार्यक्रमलाई स्पोन्सर गरेको छ इन्जे कोरियन भाषा तालिम केन्द्रले जुन रहेको छ हेटौँडा चार स्कुल रोड थ्री पेज कलेक्सनको अगाडि मैले जानकारीहरू पनि दिइरहेको छु बेला बेलामा तपाईँलाई इन्जे कोरियन भाषा तालिम केन्द्रमा तपाईँ पनि भविष्य बनाउनको लागि कोरियन भाषा अध्ययन गरेर कोरियामा जान चाहनुहुन्छ भने जान सक्नुहुन्छ हेटौँडा चार स्कुल रोड थ्री पेज कलेक्सनको अगाडि फोन नम्बर शून्य सन्ताउन्न छ एकानब्बे सात सय सन्ताउन्न र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकतिस सात सय सोह्र कार्यक्रम सन्चै हुनुहुन्छ म छु तपाईँको मनभित्रको साथी चन्द्र र यतिखेर तपाईँका थुप्रै कमेन्टहरू मसँग छन् त्योभन्दा अगाडि एउटा एसएमएस आइहाल्यो एसएमएस पढिहाल्छु एसएमएस गर्नुभएको छ हेलो दादा इट्स मी शिशिर तामाङ फ्रम हाडी खोला चार च्यापलबाट आजको सन्देश भन्नुपर्दा लभली फ्रेन्ड निकितालाई मिस यु भन्न चाहन्छु ओके बाबाई भन्नुभएको छ थ्याङ्क सो मच शिशिरजी तपाईँको एसएमएसको लागि र आगामी दिनमा पनि शिशिरजीबाट यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ यतिखेर तपाईँको कमेन्टहरू पढ्दैछु म कमेन्ट गर्नुभएको छ मिलन लिम्बू रानी गाउँले भन्नुभएको छ मिलनजी कमेन्टमा अगाडि लेख्नुहुन्छ नमस्ते म मिलन लिम्बू चोलुङ मिडिया ग्रुप रानी रानीगाउँ थर हाल अबुधाबी युएबाट यहाँको बारेमा भन्नुपर्दा म एकदमै सन्चै छु अनि अबुधाबीको बारेमा भन्नुपर्दा बिहान बेलुका एकदमै जाडो बढेको छ समग्रमा ठिकै छ भन्नुपर्ला भन्नुभएको छ धेरै धेरै धन्यवाद छ मिलनजी तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अह मिस यु अल मी अह मिस यु अल मी दरुन्जी शेर्पा ताप्लेजुङ फ्रम साउदी अरेबिया साउदी अरेबिया भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट पनि गर्नुभएको छ राज तामाङजीले राजजी कमेन्टमा अगाडि लेख्नुहुन्छ हेलो गुड मर्निङ एन्ड दर्शन नमस्ते इट्स मी तिनझुरी मिडिया ग्रुपको मेम्बर राज तामाङ तेह्रथुम मे मेडलुङ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 त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ राजकुमार चामलिङजीले राजकुमार चामलिङजी कमेन्टमा लेख्नुहुन्छ हेलो गुड मर्निङ सेवारो म राजकुमार चामलिङ इलाम घर भई बिरानो ठुलो साउदी अरेबियाबाट बिरानो ठुलो साउदी अरेबियाबाट भन्नुभएको रहेछ उहाँले साथीहरू अह सम्झनु पर्दाखेरि रहनु मुखिया सपना मुखिया रञ्जना लिम्बू सोनु लिम्बू आइडु आयुषमा त्यसै गरी राई सोल्टा रेवत सुबिन राई लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ राजु राईजीले हाई दादा गुड मर्निङ इट्स मी राजु राई फ्रम सानो पोखरा राई टोलबाट आजको खबर भन्नुपर्दा मेरो फेसबुक फ्रेन्डहरूलाई आई मिस यु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि राजुजी आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ अर्को कमेन्ट गर्नुभएको छ सुषमा सुस सम्बाहाम्फे लिम्बूजीले सुषमाजी लेख्नुहुन्छ नमस्ते मिस सुषमा सम्बाहाम्फे फ्रम धनकुटा बेस्ट विसेस टु अल माई फ्रेन्ड मिस यु एन्ड ह्याभ अ नाइस डे भाइ भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै अगाडि सङ्गीता तामाङजीले कमेन्ट गर्नुभएको छ हेलो दाई आरामै हुनुहुन्छ इट्स मी सङ्गीता तामाङ फ्रम भैँसे साथबाट आज मेरो एसएमएस भन्नुपर्दा मेरो अल फ्रेन्डहरूलाई सबैलाई मिस गर्दैछु भन्न चाहन्छु स्पेसली स्मिता एन्ड लक्ष्मीलाई मिस यु भन्न चाहन्छु ओके दाई बाई हेभ अ गुड डे टेक केयर भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ लेख्नुहुन्छ हेलो चन्द्र दादा गुड मर्निङ भन्नुभएको छ गुड मर्निङ इट्स मी रूपा गुरुङ फ्रम हेटौँडा चारबाट आज मेरो सन्देश भन्नुपर्दा अल फ्रेन्डलाई मिस यु सो मच भन्दै छुट्टिन्छु ह्याभ नाइस डे बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएस कमेन्टको लागि रूपाजी आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अन्य साथीहरूको पनि थुप्रै कमेन्टहरू छन् म कमेन्टहरूलाई हेरिरहेको छु तपाईँ एसएमएस पनि गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर या चार एस एउटा खाली ठाउँ या यच र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर तिन चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँका म्यासेजहरूलाई हामी कार्यक्रममा स्थान दिनेछौँ र डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा गएर कमेन्ट गर्न सक्नुहुन्छ हामी छौँ कार्यक्रम सन्चै हुनुहुन्छमा र स्पोन्सर गरेको हो इन्जे कोरियन भाषा तालिम केन्द्रले यतिखेर म तपाईँको कमेन्टहरू हेर्दैछु कमेन्ट गर्नुभएको छ दिपेश खवासजीले दिपेशजी कमेन्टमा लेख्नुहुन्छ हेलो गुड गुड मर्निङ नमस्कार म दिपेश खवास हरैचा मोरङ हाल दोहा कतारबाट आज जन्मदिन मनाउने सम्पूर्ण साथीहरूलाई जन्मदिनको शुभकामना साथीहरू बबिता सुनवार प्रवीण मगर रोशन थापा त्यसै गरी सङ्ग्रौला निश्चल नरेश त्यसै गरी परदेशी सन्दीप पराजुली सुनिल बोखिम राई लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हेमराज ओली अह हेमराज अविरल राईजीले डोल्मा शेर्पा अन्जान नेवारी कल्पना त्यसै गरी छाया राई पार्वती लिम्बू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 फ्रम खानी मेरो सन्देश भन्नुपर्दा दादा मेरो हुनेवाला जिएफ रजिना रेजिना माफ गर्नु होला रेजिनालाई धेरै धेरै मिस यु एन्ड लभ यु भन्न चाहन्छु दादा अनि मेरो दुईजना दादाहरू विदेशमा हुनुहुन्छ दुबईलाई मिस मिस गरिरहेको छु भन्न चाहन्छु दादा हेभनास्ट्री बुबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अह कमेन्ट गर्नुभएको छ सुषमा सुस्केरा राईजीले सुषमाजी कमेन्टमा अगाडि लेख्नुहुन्छ हेलो हेलो गुड मर्निङ एन्ड सुपर नाइस सेवारो इट्स मी सुषमा सुस्केरा राई फ्रम अल स्टार ग्रुप धनकुटा आँखी सल्लाहबाट बेस्ट विसेस हेभ गुड डे अल माई फ्रेन्ड्स दिप लिम्बू प्रेम चामलिङ छाया राई जुनिका वालिङ शिक्षा राई रिजन सुब्बा सुदीप सुब्बा भाइ हेमराज राई एन्ड हजुरलाई र दादा मातृ मातृका चाम चामलिङ नानु निस्मा आदित्य लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सङ्गीत प्रेमी सुरेश लामाजीले लेख्नुहुन्छ मिस यु अलमा म यात्रा सरीखेतबाट अलमा भन्नुभएको छ म यता सरीखेतबाट सङ्गीत प्रेमी सुरेश लामा साथै माई हार्डले आई डट डट डट जी भन्नुभएको छ लाई मिस यु लभ यु बबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरी सुषमा तुम्बा तुम्बा पोजीले मिस यु एन्ड गुड डे टु अल भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ थुप्रै साथीहरूको कमेन्टहरू अझै पनि मसँग बाँकी छन् ती कमेन्टहरूलाई म कार्यक्रममा स्थान दिनेछु बिस्तारै अहिलेको लागि भने एउटा समुद्र साङ्गीतिक आवाज त्यस पछाडि हामी तपाईँका सन्देशहरू लिएर मनाउनेछौँ सुकून का जजीरा मिल न पाए वे की करा वे की करा एक बार को तजल्ली तो दिखा दे झूठी सही मगर तसल्ली तो दिला दे वे की करा Papá. की तरह मुहाजिर हूँ एक पल को ठहरूं पल में उड़ जाऊं वे मैं हूँ पगडंडी लबदी है जो राह जन्नत की तू मुड़े जहा मैं साथ मुड़ जाऊं तेरे कारवा में शामिल होना चाहूँ कमियां तराश के मैं काबिल होना चाहूं वे की करा वे की करा राजड़ दयार बुलया सुन ले पुकार बुलया तू ही तो यार बुलया मुर्शिद मेरा मुर्शिद मेरा तेरा मुकाम गमले सरहद के पार será 同志们。 जेन्ट्स लेडिज र बेबी आइटमका लागि सम्झनै पर्ने नाम भर्खरै खुलेको एसएमएस मोडर्न फेसन कलेक्सन हामी कहाँ विभिन्न जेम्स आइटमहरू सर्ट पाइन्ट भेस्ट टी सर्ट प्रुफ ज्याकेट थर्मोकोट सेट बाइक पन्जा जिन्स ज्याकेट बेल्ट पर्सका साथै विभिन्न लेडिज आइटमहरू टप्स कुर्ता सुरुवाल ओन पिस लेडिज पर्स पार्टी ब्याग ज्याकेट लेडिज स्वेटर स्कर्ट आउटर र स्कार्फ पनि पाइन्छ त्यति मात्र होइन विभिन्न बेबी आइटमहरू वान पिस घागर लेहेङ्गा बेबी सेट भोटो दौरा सुरुवाल साथै स्कुल कलेजका मोजाहरू पाइन्छ हरेक आइटममा बजारको तुलनामा पचास प्रतिशत छुटको व्यवस्था पत्ता गरिएको छ हामीलाई एकजना महिला कामदारको आवश्यक परेकाले तुरुन्त सम्पर्क राख्नुहोला सम्पर्क एसएमएस मोडर्न फेसन कलेक्सन हेटौँडा आठ कमानी चौतारा चोक प्रोभाइडर एसएमएस मिश्र सहयोगी मोबाइल नम्बर अन्ठानब्बे पाँच दस शून्य चौध उनासत्तरी र अन्ठानब्बे शून्य बयासी उन्चालिस दुई सय पचहत्तर ठोकर फिल्म्स प्रालीको पहिलो प्रस्तुति तामाङ कथानक चलचित्र मलाङ पहाड जेताला थेताला दिन बा माया रेडियो तम्सालिङ अनलाइनको प्रस्तुतिमा नेफ्टा अवार्डमा उत्कृष्ट पाँचमा पढ्न सफल तामाङ कथानक चलचित्र म्लाङ पोहारको विशेष च्यारिटी सो अब हेटौँडामा कलाकारहरू बिकु थोकर जङ्गे लोपचन, सुनिता लुङबा सफल दोङ सृजना दोङ र मकवानपुरे कलाकार राधिका स्याङतान लाला मिति दुई हजार गते शनिबार स्थान ओम चलचित्र हल हेटौँडा समय बिहान नौ तिस बजे आयोजक रेडियो तामसालिङ अनलाइन हेटौँडा टिकटका लागि सम्पर्क अन्ठानब्बे चार पचपन्न तेह्र सात सय उनानब्बे अन्ठानब्बे चार छप्पन्न अठहत्तर सात सय एकहत्तर र अन्ठानब्बे चार पचपन्न पैँतिस दुई सय बाह्र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 यो अन्तिम व्यवसायिक विश्रामपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम सन्चय हुनुहुन्छमा तपाईँ सुन्दै हुनुहुन्छ म एक मात्र चौबिसै घन्टा प्रसारण हुने कमेडी रेडियो स्टेसन रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगार्स डब्लु रेडियो सर्भर डट कम डट एनपी र हाम्रो पात्र लगायतका लोकप्रिय नेपाली एप्लिकेसनहरूबाट संसारभर हाम्रो आवाजलाई म चाहिँ तपाईँकै मनभित्रको साथी चन्द्र र कार्यक्रम हो सन्चय हुनुहुन्छ कार्यक्रम सन्चै हुनुहुन्छ आउनु गर्छ प्रत्येक दिन बिहान नौ बजीदेखि दस बजीसम्म र तपाईँका सन्देशहरूलाई हामी कार्यक्रममा राखिरहेका छौँ इन्जे कोरियन भाषा तालिम केन्द्र हेटवटा चार स्कुल रोड थ्री पेज कलेक्सनको अगाडि रहेको छ जसले हाम्रो कार्यक्रमलाई स्पोन्सर गरेको छ तपाईँ पनि कोरियन भाषा अध्ययन गर्न चाहनुहुन्छ र भविष्य सुनिश्चित गर्न चाहनुहुन्छ कोरिया गएर भने इन्जे कोरियन भाषा तालिम केन्द्रलाई सम्झन सक्नुहुन्छ फोन नम्बर शून्य सन्ताउन्न छ एकानब्बे सात सय सन्ताउन्न मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकतिस सात सय सोह्रमा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ हामीसँग समय एकदमै कम छ हाम्रो स्टुडियो स्टुडियोको घडीमा नौ बजेर पचास मिनट गइसकेको छ त्यसैले अब भने म तपाईँका कमेन्ट र एसएमएसहरू लिन सक्दिनँ एसएमएस बन्द भएको घोषणा गरेँ मैले र धेरै साथीहरूको कमेन्टहरू छन् ती कमेन्टहरू पुरै पढ्न नपाए पनि म तपाईँको नाम मात्र भए पनि लिन चाहन्छु यतिखेर कमेन्ट गर्नुभएको छ तामाङ सोल्टाजीले उहाँको वास्तविक नाम के छ अगाडि हेर्दैछु म उहाँको वास्तविक नाम चाहिँ के छ लेख्नु भएको छ नमराज स्याङबजी रहेछ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि र साथीहरूले सकेसम्म फेसबुकमा रियल नेम प्रयोग गरिदिनु होला किनकि तपाईँको नामले पनि तपाईँको पहिचानलाई अलिकता देखाउने काम गर्छ मान्छेले तपाईँलाई सोच्ने विचार गर्ने पनि त्यसैले मैले पनि कहिलेकाहीँ यस्तो नामहरू हुन्छन् कि कार्यक्रमबाट एफएमबाट तपाईँको नाम पढ्नै मिल्दैन पढ्नै सक्दैन किनकि भाषा नै त्यस्तो राख राख्नु भएको हुन्छ तपाईँले त्यसैले रियल नेम राखिदिनु भयो धेरै राम्रो हुन्छ अर्को कमेन्ट गर्नुभएको छ टाइटल ट्रेक विजय राईजीले टाइटल ट्रेक विजय राईजीलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी सुषमा सुस्केर राईजीले दोहोऱ्याएर कमेन्ट गर्नुभएको रहेछ उहाँलाई पनि धन्यवाद दिलु सानो याम्फुजी ले पनि कमेन्ट गर्नुभएको थियो ह्याभ अ नाइस डे टु अल भन्नुभएको छ धेरै धेरै धन्यवाद छ दिलकुमार साम्बा हाम्फेजीले पनि कमेन्ट गर्नुभएको थियो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ कमेन्ट चाहिँ पुरै पढ्न पाइनँ त्यसै गरी रियात म मगरजीले पनि कमेन्ट गर्नुभएको थियो अब गुड डे टु अल माई फ्रेन्ड इट्स मि रियात म मगर फ्रम धनकुटा भन्नुभएको थियो हिजो हामीलाई कल पनि गर्नुभएको थियो धनकुटादेखि उहाँले अर्को कमेन्ट गर्नुभएको छ उमेश बुढाथोकीजीले हेभ गुड फ्राइडे अल अफ यु इट्स मी उमेश बुढाथोकी फ्रम धनकुटा हिले भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी नानु नेहा राईजीले पनि कमेन्ट गर्नु भएको छ हेलो हाई गुड मर्निङ नमस्ते नेहा राई फ्रम भोजपुर अल फ्रेन्ड्सलाई मिस यु शुभ दिन भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि निम्दिकी बुनु शेर्पाजीले पनि कमेन्ट गर्नुभएको छ बुनुजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ उहाँले चाहिँ ह्याप्पी बर्थडे टु यु सरिता भन्नुभएको रहेछ धेरै धेरै धन्यवाद छ त्यसै गरी पार्वती खत्री पारुजीले पनि कमेन्ट गर्नुभएको छ पार्वतीजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अन्य साथीहरूको नाम छुटेका छन् कि म नाम मात्र भए पनि पढ्ने कोसिस गरिरहेको छु पेजलाई रिफ्रेस गरेर तपाईँका सम्पूर्ण नामहरू सकेसम्म कार्यक्रममा राख्ने कोसिस गरिरहेको छु कोही साथी पनि नाम नछुटाउँ भन्ने मेरो उद्देश्य पनि हो कार्यक्रम सन्चै हुनुहुन्छमा तपाईँका सन्देशहरू राख्न सकिनँ त्यसको लागि सरी पनि भन्छु किनकि समय हामी निर्धारित हुन्छ समयको पाबन्दी हामीसँग रहन्छ कुमार दाहालजीले पनि कमेन्ट गर्नुभएको थियो रहेछ छतिवन छ गरगरेबाट म रेडियो बेस रेडियो यो रेडियो मेरो बेस्ट हो भन्नुभएको रहेछ धेरै धेरै धन्यवाद छ सधैँ माया गरिरहनु होला भाइ सङ्ग्रौला पवनजीले पनि कमेन्ट गर्नुभएको छ ह्याभ अ गुड डे टु अल साथीलाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ त्यसै गरी विमल बिरही चौलागाईजीले कमेन्ट गर्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ दुखी राज स्याङतान तामाङजीले पनि कमेन्ट गर्नुभएको छ उहाँलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ उहाँले रिठे स्याङतान टोलबाट स्याङतान टोल वार्ड नम्बर नौ हालदोह कतारबाट कमेन्ट गर्नुभएको थियो त्यसै अर्को कमेन्ट गर्नुभएको छ पिताम्बर रोकाजीले पिताम्बर रोकाजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ आज ज जसले कमेन्ट गरिदिनु भयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी एसएमएस हुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद स्वदेश तथा विदेशमा रहेर हाम्रो कार्यक्रमलाई प्रत्यक्ष सुनिदिनु हुने तपाईँ सम्पूर्ण श्रोतालाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी तपाईँले यो कार्यक्रम जुनसुकै बेला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ युट्युबमा सबि सौगात सर्च गर्नुहोला अथवा सबि सौगात डट ब्लग स्पोर्ट डट कममा गएर सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ अथवा तपाईँले रेडियो रेडियो सर्भर चन्द्रघलान जेसुकै सर्च गर्नुभयो भने पनि युट्युबमा सजिलैसँग यी कार्यक्रमहरू सुन्न पाउनुहुनेछ यति भन्दै कार्यक्रमको यो बसाइबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुट्टिन चाहन्छु हवस् त नमस्ते शुभ दिन यहाँ से कहाँ जाऊँ कहाँ मैं छुप जाऊँ ये आधा साथ मैं कैसे लगाऊँ हूँ खुद से जुदा मैं हूँ खुद से अलहदा ये आधा साद मैं कैसे बसा और उठे दिल रूठे दिल रूठे दिल ओ झूठे दिल झूठे दिल झूठे दिल ओ टूटे दिल टूटे दिल टूटे दिल है क्या तेरी मुश्किल or just go to hell, Just go to hell. बजायो लाग्यो टेन्सन भगाऊ हाँसी हाँसी बिताऊ जीवन प्रत्येक शुक्रबार कार्यक्रम फ्राइडे फन हरेक शुक्रबार राति नौ पन्ध्रदेखि दस बजेसम्म